कतै ज्ञानबहादुर पनि त्यस्तै तनावमा हुनुहुन्थ्यो र त्यसको निकास परिवारबाट निक्लिन नसकेर पछिल्लो चरण उहाँमा छटपटी थियो भन्ने कुरा उहाँका साइला भाइ कृष्ण सुनारबाट बुझ्न सकिन्छ म त अलि टाढा बस्छु म काठमाडौँ घरदेखि बाहिर बस्छु उहाँले लगभग दाईको मेरो हप्तामा दुई या तिनचोटि सम्पर्क फोन सम्पर्क हुन्थ्यो अनि त्यसपछि दाइले कहिले तनावमा हुन्थ्यो मलाई टेन्सन भइरहेछ यताउति यस्तो भएको छ उस्तो भएको छ भन्ने कुरा गर्नुहुन्थ्यो उहाँको उनै महिलासँग गहिरो सम्बन्ध थियो यसर्थ दुवैजनाको एक हप्ता भित्रैमा मृत्यु हुनुले हत्या नै गरिएको हो प्रहरीले हत्यारालाई खोजेर कारवाही गर्नुपर्छ भन्ने माग गर्नुहुन्छ बहादुरका कान्छा भाइ सुरज सुनार यो हत्या यो हामीले कसैको फोन गर्दाखेरि साझा फोन गर्दा दाई हुनु कहाँ हुन्छ के हुन्छ भन्दाखेरि मैले उठाउँथ्यो फोन हाम्रो शङ्कन्या दाई त्यही मैला यस्तो छ भने जस्तो शङ्का थियो होइन हत्या नि हो त्यो हत्या कारवाही कारबाही चाहिँ घुम्नुपर्छ पहिला त्यस जोगिथुम गाउँका सुनारहरू गहना बनाउनमा निकै फलाएका थिए तर अघिल्लो पुस्ताको मृत्यु पश्चात त्यस गाउँमा गहना बनाउने सुनारहरूको अभाव हुन गयो जब ज्ञानबहादुर हुर्किनु भयो तब उहाँले नै फेरि त्यस जोगिथुमलाई सुनारहरूको गाउँ भनेर चिनाउन थाल्नु भएको थियो उनै छोरा ज्ञानबहादुर सुनारको संघर्षलाई स्मरण गर्दै उहाँकी आमा हरिकला सुनार मेरा छोराले सुन पसल गरेर पोखरा काठमाडौँ बस्यो जान परिवार बाह्र वर्ष काठमाडौँ जान परिवार राखेर पढाएर मेरो छोरो घरमा आएर यत्रो यत्रो उन्नति गरेर दुई ठाउँको पसाल छ मेरो छोराले कति कति गरेको छोरा मेरो छोरो यस्तो लफाङ्गु यताउति होला हाम्रो आत्मामा थिएन आज त भयो मेरो बाबुलाई यिनी बेलामा म ससुरालाई जान्छु के लानु पर्छ पर्सि बिहिबारको निस्कने दिन छ के के लानु पर्छ भन्दा बाबु तिमी के लिएर जान्छौ र बुहारी घरमा भए सब कुछ लिएर जान्थ्यौँ बुहारी माइतमा छन् तिमीले तिमीसँगको टोपी झोलामा राखे निस्कँदा तिन भाइ भदेहरूलाई यसो दुइटा डोरी राखिदिए तिमी बाबु निस्कने दिनमा गए भन्ने यही कुरा भयो हाम्रो आमा जान्छु म जगत जान्छु ससुरालाई निस्केपछि म आउँछु बिहिबार निस्किन्छ शुक्रबार हामी आउँछौँ शनिबार तिम्रो बिहार म भएर घर झर्छौँ आमा भने मेरो बाबु बिदा भएको अनुसार भयो एकदमै सोझो इमान्दार र मिलनसार व्यक्तिका धनी सुनार लफङ्गो भइदिएको भए बैंस उमेर छँदै अर्को विवाहका बारेमा सोच्नुहुन्थ्यो होला नजिकबाट बुझ्दा दाम्पत्य जीवन निर्वाहमा उहाँलाई केही समस्या थियो घरबाट हिँड्नु पूर्व उहाँलाई हिँड्न कसैले फोनमा अत्याएको थियो भन्नुहुन्छ उनै आमा हरि कला हिँड्ने बेलामा तपाईँ कति बेला आउनुहुन्छ भनेर फोन गरे हेर्दाखेरि म आज आउनु त्यस्तै सकिएको तपाईँ नआइहुन्न आउनु तपाईँ जसरी नि आउनुहोस् भनेर भने भन्दाखेरि हुन्छ त म दुई बजे एक बजीतिर हिँड्नुलाई यहाँबाट म त निस्कन्छु भनेर मेरो बाबु हिँडेको फोन गरेका हुन् मेरो छोरालाई फकाई फकाई बोलाएर हत्या गरिएकै हो हत्यारालाई कारवाहीको माग गर्छु भन्नुहुन्छ उहाँ फकाई फकाई फोनबाट बोलाएर हत्या गरेकै हो अब मेरो छोरालाई झुक्काएर हत्या गरे मैले माग गर्छु मेरो छोरालाई हत्या गरेकै हो अब के गरौँ अनि के गर कोही मान्छे मेरो बाबु चाँडै आए भनेर पठाइदियो स्वर्गीय ज्ञानबहादुरकी चालिस वर्षीय श्रीमती ईश्वरा सुनार गत एक वर्षदेखि बिरामी भएर थला पर्नु भएको छ उहाँ आफ्नै ज्यान सम्हाल्न नसक्ने अवस्था के हुनुहुन्छ ती महिलासँग आफ्ना श्रीमानको पछिल्लो चरण निकै नजिकको सम्बन्ध रहेको र आफैले पनि ती महिलालाई देखेको बताउनुहुन्छ उहाँ हामीले त अब को को अब व्यापार गर्ने मान्छे कोही ग्राहक पनि हुन पाए भनेर हामीले केही अब उ गरेनौँ शङ्का गरेन पछि अब बढी उ गर्नेमा अब फोन नम्बर देखियो फोन गरियो त्यसपछि गएर अब को हो के हो भन्दाखेरि त आइमीलाई चिनेर र यही आइमै हो भन्ने भएपछि र नहिँड्नु नडुल्नु यस्तासित हिँड्दैन तपाईँलाई अब केलाई हिँड्न पर्यो त नाना त्यो छन् छोराछोरी बुहारी भएको मान्छेलाई हिँड्न पर्दैन भनेर मैले बारम्बार भनिरहेको थिएँ उहाँले मान्नु भएन अब मसितबाट बजार जान्छु भन्ने उही आइमै आउने बस्ने गर्नुहुन्थ्यो ईश्वर सुनारकी आमाको अर्खाँचीको जगतामा मृत्यु भएको थियो र ज्ञानबहादुर पनि सासूको तिन दिनसम्म क्रियाक्रम गरेर घर फर्किनु भएको थियो निस्कने दिन आउने गरी त्यहाँबाट फर्किनु भएका श्रीमानसँग पछिल्लो चरण आइतबार मात्र कुरा भएको र त्यसपछि फोन सम्पर्क नै हुन छाडेको ईश्वर सुनार बताउनुहुन्छ माइतबाट छुटेपछि त्यही घरमा बिहिबार आउनु हो म घर आएछु भन्न कोहीले आउनुहुन्छ त भनेको म पर्सि आउँछु भन्नुभयो त्यसपछि पछि छिटो आउनुहोस् उहाँ पनि एक्लै हुनुहुन्छ आउनुहोस् र सँगै ल भनेर फोन गरेँ मैले त्यसपछिबाट पर्सि आउनुहुन्छ भनेपछि मैले आइतबार फोन हान्दाखेरि स्विच अफ त्यसपछिबाट सम्पर्कै हुनु सँग लागेपछि आफूसँग पहिला जस्तो सम्बन्ध हुने त कुरै भएन तर जेहोस् ठिकै थियो भन्नुहुने श्रीमती ईश्वर उहाँको ज्यान जानुमा उनै महिलासँगको सम्बन्ध नै कारक हुन सक्ने बताउनुहुन्छ अब त्यति पहिला जस्तो त भएन अब अर्कासित लागेको भए पनि अब यस्तो बिमारी छु अब यताउति गर्दा अब ठिकै गर्नु त त्यही लाग्छ मलाई अब जुन अब त्यो मसित सम्पर्क भएन आइतबारबाट अब म त माइत थिएँ मलाई त अब थाहा भएन त्यो आइमाईको यता यस्तो भयो भन्ने अब मेरा दिदी भिनाजु त्यो आइमाई मरि अरे भन्ने हामी त दिदी भिनाजु त हामी उही थियौँ अब त्यही एउटी भाउजू हुनुहुन्थ्यो त यस्तो भएछ भनेर भन्नुभयो त्यसपछिबाट अब हामी त अब उता त अब सोच नै गरिएन उहाँलाई यस्तो भयो भन्ने त अब आज आउनुहुन्छ भन्छौँ भोलि आउनुहुन्छ भन्छौँ अब फोन हाने हाने गर्छौँ स्विच अफ छ केलाई आउनु भएन भनेर अब निस्कानिदिनेसम्म पनि आउनुहुन्छ कि भनेर भन्दाखेरि आउनु भएन म त्यही दिन निस्कानिदिने त केलाई आउनु भएन सधैँ यस्तो यस्ता मान्छेसित लाग्दा त स्विच अफ गर्नु होइन आज केलाई स्विच अफ गर्न भनेर म आएँ दिन आएर खोज तलास गरेँ अब हामी त उठ्न जानुपर्छ भन्ने हामीलाई कुनै थाहा भएन तपाईँ त आमाको क्रिया नसक्दै फेरि श्रीमान क्रिया गर्नुपर्ने भयो हजुर त्यही भयो आमा अठार गते भयो उहीँ क्रिया गरेर हामी अब दिदी भिनाजुर उहीँ भएर उहीँ क्रिया गरेर गोद दिएर मलाई दान लान बुवाको ल्याएको लान पर्छ छोरीको फेरि आमाले आमाको छोरीले समाउनु पर्छ भनेर मैले तिनवटा टोपी एकान्त रुमाल लिएर आउनुहोस् भनेर आउनुभएको पुरुष होस् वा महिला वर्षक दोस्रो विवाह गर्न चाहन्नन् तर दाम्पत्य जीवनमा रात दिनको झै झगडा र मनमा कटुता बढ्दै गए वा कुनै समस्या उत्पन्न भयो भने ऊ बाध्य हुन सक्छ सायद त्यस्तै केही आफूबाट कमी हुन सक्छ भन्ने ठानेर उहाँलाई बरु उनै महिलालाई ल्याउनुहोस् मलाई हेला नगर्नुहोस् भन्ने गरेको उहाँ बताउनुहुन्छ मलाई गर्दै राम्रो गर्नुहोस् मैले काम गर्न सक्दिनँ मेला अब हेला गर्न गर्दिनँ ल्याउनु ल्याएपछि देउहरू छोरा बुहारी छोरीले केही भन्दिनन् मैले केही नभनेपछि भन्थेँ मैले तँलाई भन्न सहिलो छ भन्नु त उहाँले झण्डै एक महिना बितिसक्दा पनि ज्ञानबहादुर सुनारको मृत्यु घटना रहस्यकै गर्भमा रहनुले यो सरकार र उसको निकाय अपराधिक घटनामा उदासीन बन्दै गएको आभास हुन थालेको छ उसको यो उदासीनता प्रति मृत ज्ञानबहादुरका परिवारजन र सुनचाँदी व्यवसायीहरू समेत आक्रोशित भएका छन् यसप्रति सम्बन्धित निकाय गम्भीर हुनै पर्ने देखिएको छ त्यस्तै तपाईँ पुरुष कुनै प्रस्त्रीसँग लाग्नु भएको छ वा तपाईँ महिला कुनै पर स्त्रीको श्रीमानलाई साथ दिनु भएको छ भने तपाईँहरूको सम्बन्ध जस्तो रहोस् तर न उसको न आफ्नो अकालमा ज्यान जान नपरोस् भन्ने कुरामा सावधान भइदिनु होला त्यस्तै सम्बन्ध नै उजाडिने गरी झगडाको राको नबाली सम्बन्धितलाई बेलैमा राम्रोसँग सम्झाएर ठाउँमा लिनुहोस् अन्यथा सम्झाएर ऊ सम्झिन सक्ने अवस्थामा छैन भने ऊ जहाँ रमाउन चाहन्छ त्यही रमाउन दिनुहोस् तर उसलाई तनाव दिएर आत्महत्या गर्न बाध्य पार्ने वा अन्य कारणबाट ज्यान जान कि गाउँबाटै विस्थापित गराउने जस्ता डरलाग्दा कदमहरू कुनै पनि परिवारले नचाल्नुहोस् भन्दै र पुनः पुनः जोगीथुमका ज्ञानबहादुर सुनारको रहस्यमय मृत्यु अनि त्योसँग जोडिएको परस्त्री गमनको घटनाबाट पनि सबै सजग हुनुहोस् समेत भन्ने आग्रह गर्दै आज उहाँको जीवनको गोरेटो यही बिटमार्न चाहन्छु हत्या पहिला जस्तो त भएन अब यस्तो बिमारी छु सबैले देख्छन् धेरै टाढा टाढासम्म जलेका वनहरू तर नजिकै पनि कसैले देख्दैनन् भुस जले झै भित्र भित्रै जलेका मनहरू बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुन्दै हुनुहुन्छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ हवस्त एतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेशलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते